बुलबुल एउटा इरानी चरा बुलबुल बुल। अभाव नै गराएर ज्ञाताहरूको अभाव नै गराएर ज्ञाताहरूको मुहाली भएको छ माखाहरूको परे लम्पसार नै तिनै बुद्धिजीवी परे लम्पसार नै तिनै बुद्धिजीवी चलेको छ रामराज्य भाटाहरूको मुहाली भएको छ माखाहरूको विपदमा बिलाए कतै देखिएनन् विपदमा बिलाए कतै देखिएनन् म सोच्दैछु के काम छ नाताहरूको मुहाली भएको छ माखाहरूको हुँदै हुन्न विश्वास ठूलाको सधैँ नै हुँदै हुन्न विश्वास ठुलाको सधैँ नै बुझेको छु सम्बन्ध माछाहरूको मुहाली भएको छ माखाहरूको बनायौ तिमीले चुडाएर ती फूल बनायौ तिमीले चुडाएर ती फूल गरौं के प्रशंसा र मालाहरूको मुहाली भएको छ माखाहरूको बसेको छ गुमनाम मुरी नै छ जसको बसेको छ गुमनाम मुरी नै छ जसको बडो फुर्ती फार्ती छ मानाहरूको अभाव नै गराएर ज्ञाताहरूको मुहाली भएको छ माखाहरूको डाक्टर प्रदीप कुमार मैनाली सोनाहामको नसुतेको रात गजल संग्रहभित्र संग्रहित यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले आजको बुलबुल शुरूआत गरेँ डाक्टर प्रदीप कुमार मैनाली सोनाहम म उहाँसँग कुराकानी गर्ने उद्देश्यले उहाँलाई लिएर आइपुगेको छु डाक्टर प्रदीप कुमार मैनाली दोलखामा जन्मनु भएको उहाँले एमए एमफिल अर्थशास्त्रमा सक्नुभएको छ पीएचडी गर्नुभएको छ अर्थशास्त्रमै र तुलसीको पात उहाँको पहिलो गजल संग्रह हो भने दोस्रो गजल संग्रह नसुतेको रात हो मैले अघि शुरूआतमा वाचन गरेको गजल नसुतेको रातबाट वाचन गरेको हुँ विभिन्न अनुसन्धानमूलक आर्थिक लेखहरू पनि प्रकाशित छ आज म प्रदीप कुमार मैनालीसँग कुराकानी गर्दै उहाँका गजलहरूबारे कुरा गर्छु विशेष गरी उहाँ गजलमा यति मजासँग डुब्नु भएको मैले पाएको छु कि एकाध भेटहरूमै मैले उहाँलाई बुझ्न सकेको छु निकै अध्ययनशील व्यक्तित्व हुनुहुन्छ अध्ययन गर्नुभएको छ सबै विषय त समेट्न सकिएला नसकिएला तर आज हामी गजलका कुराकानी गर्दै उहाँको गजल बहरको गजल हो म बहरमा वाचन गर्न नजान्ने भएको हुनाले सामान्य रूपमै मैले वाचन गरेँ जसरी वाचन गरिन्छ अरू गजलहरू आज उहाँको चाहिँ बहरमा वाचन पनि सुन्छौँ र कुराकानी पनि सुन्छौँ डाक्टर साहब तपाईँलाई स्वागत छ नमस्कार हार्दिक धन्यवाद यो अर्थशास्त्रको मान्छे कताबाट गजलतिर लाग्नुभयो यहाँबाट सुरु गरौँ कुरो धन्यवाद छ मलाई धेरैले गर्ने प्रश्न पनि यही हो होइन हजुर के लक्ष्मीप्रसाद देवकोटा साहित्यको विद्यार्थी हुनुहुन्थ्यो र हुनुहुन्थेन नि होइन हामीले धेरै गीत लेख्ने हाम्रो बोला गाइनोलोजिस्ट उहाँ पनि त गाइनोलोजिस्ट हुन्थ्यो तर उहाँका धेरै गीतहरू छन् हजुर साहित्यकै विद्यार्थी हुनुपर्छ भन्ने होइन साहित्यको विद्यार्थी गजल मात्रै कोरेको भए त म त्यसो भन्दिनँ थिएँ तपाईँ गजलमा यसरी डुब्नु भएको छ कि कता कता अर्थशास्त्रभन्दा धेरै पो गजल जान्नुहुन्छ कि जस्तो लाग्छ कहिलेकाहीँ धन्यवाद यो के हो भनेदेखि अर्थशास्त्रमा डेटाहरू बोल्छन् त्यहाँ फिगरहरू बोल्छन् होइन त्यहाँ चाहिँ विभिन्न अनुसन्धानबाट आएका चाहिँ तथ्याङ्कहरू बोल्ने हुनाले आफ्ना मनका कुराहरू खुलस्त रूपले बोल्ने ठाउँ त्यहाँ हुँदैन त्यहाँ जो अनुसन्धानले पत्ता लगाइएर आइयो तिनै कुराहरू बोल्ने पर्ने हुँदा मेरा मनका कुरा चाहिँ कसरी पोख्ने भन्दा मैले गजल मार्फत पोख्न थालेको छु यही नै हो मैले दुई तिन दिन अगाडि हजुरसँग भेटघाट गरेँ अनि हामी यसो बस्यौँ यत्तिकै गफ गर्दै थियौँ बसी बिहालो गर्दा तपाईँले एउटा गजल वाचन गरेर सुनाउनु भयो मलाई आज त सबभन्दा पहिला त त्यो सुनाउन मन छ त्यो वाचन सुनेपछि झट्ट सम्झना आयो ओहो बुलबुलका यतिका श्रृङ्खला गइसक्दा पनि तपाईँलाई त ल्याएको रहेनछु मैले दुई चार पटक हाम्रो भेटघाट नभएको पनि होइन भएको थियो ओहो याद गरिएन जस्तो लागेर ल आजको बुधबार तपाईँ आउनै पर्छ भनेर मैले अस्ति जबरजस्ती जस्तै गरेर आज बोलाएको छु र म त्यति बेलाको त्यो अस्तिको वाचन मेरो दिमागमा अहिले पनि झुन्डिरहेको छ तपाईँको त्यो वाचन गर्दै व्याख्या गर्ने शैली भाव अब यो भिडियो त होइन म देखाउन सक्दिनँ तर रेडियोबाटै यथेष्ट तपाईँको चित्र आउने गरी तपाईँले वाचन गर्नुहुन्छ भन्ने मलाई लाग्छ हो म कस्तो भने म अलिकति यो प्रचार प्रसार गर्न नजान्ने व्यक्तिमा पर्छु होइन र फेरि आफ्नो परिपक्वता नआइकन चाहिँ त्यो कुरा अगाडि आएको मलाई त्यति पनि मन पर्दैन त्यसकारण यहाँले त्यस्तो ढिलो होइन सही समयमै ल्याउनु भएको छ मलाई जस्तो लाग्छ अझै यो समयमा पनि ल्याउनु पर्थ्यो कि पर्थेन किनभने मैले देखाएको छु तिन महिनामा पाक्ने मकैको स्वाद कस्तो हुन्छ र नौ महिना लगाएर पाक्ने मकैको स्वाद कस्तो हुन्छ भन्ने कुरो त्यसकारण आजको बोली मलाई चाहिँ चर्चित हुनु छैन हिट हुनु छैन शब्दमा केही दम रहेछ भने यो पछि सही पाठक र सही श्रोताहरूले अब कति महिनाको मकै चाहिँ यो वाचन सुनेपछि थाहा पाउनुहुन्छ गजल र वाचन सुनेपछि एकदम अब मैले अहिले पछिल्लो समयमा लेख्ने गजलहरूमा परिपक्वता छ भन्ने कुरा म विश्वास त गर्छु जहाँ भावनाको गहिराई छ विचारको उचाइ छ अभिव्यक्तिमा व्यापकता छ केही म्यासेज दिएको छ र आफ्नोपन छ भन्ने मलाई लाग्दछ त्यसकारण जुन मैले पहिलो गजल सङ्ग्रहहरूमा पछि के किन लेखेँ भनेर प्रकाशित गरेँ कि त्यो मेरो भ्रम रहेछ वास्तवमा हजुरलाई यो पनि कुरा मैले त्यो दिन गरेका थिएँ किनभने यसले चाहिँ बक्रोक्ति खोज्दो रहेछ यसले चाहिँ तपाईँको बिम्बमा कुरा गर्न खोज्दो रहेछ प्रतीकमा कुरा गर्न खोज्दो रहेछ लक्षणा हुनु पर्दैछ व्यञ्जना हुनु पर्दो रहेछ अनि त्यसको चाहिँ डेफ्थ हाइट ब्रेथ बढी हुँदो रहेछ मलाई जहाँसम्म लाग्छ मैले अहिले लेखेका गजलहरू पछिल्लो समयमा ती कुराहरू समावेश भएको छ भन्ने लाग्छ अब यहाँले भन्नुभयो गजल भन्नु भनेर हजुर सुरु गरौँ एकदम मजाले यो मुजारे अखरब बहरमा छ मेरो अलिकति घाँटीमा आज स्वास्थ्य प्रतिकूल भएको कारणले स्वर त्यति राम्रो छैन होइन कोइलीको जस्तो स्वर भए राम्रो हुन्थ्यो होला कागको जस्तो स्वर भए पनि शब्दतर्फ ध्यान केन्द्रित हुँदै सम्पूर्ण श्रोतावृन्दहरूलाई सुन्न आग्रह गर्दछु गजल सुरु हुन्छ यसरी टाढा बसे टाढा बसे रहेर दा जे देखियो धरामा टाढा बसेर हेर्दा टाढा बसेर हेर्दा जे देखियो धरामा हेर्नुहोस् पुगेर आफै देखिन चन्द्रमामा घोडा घोडा गधा र भेडा यसै गुलाम हुन्छन् घोडा गधा र भेडा घोडा गधा र भेडा यसतै गुलामा हुन्छन् गर्जन छसेर जे होस् एक्लो स्वयं पनामा गर्जन छसेर जे होस् एक्लो स्वयं पनामा हेर्नुहोस् पुगेर आफै देखिन्न साहि साहित्यकार भन्थिन् नाता अमर छ हाम्रो जिउँदै छुया मरे खै सीमित भए कथामा जिउँदै छुया मरे खै सीमित भए कथामा हेर्नुहोस् पुगेर आफै देखिन्न चन्द्रमामा अन्तिम शेरमा छु पैसा तिरेर हेर्छन् पैसा पैसा तिरेर हेर्छन् तिर्नै परेन जे होस् पैसा तिरेर हेर्छन् तिर्नै परेन जे होस् देखे कसै कसैको नाटक यथार्थतामा देखे कसै कसैको नाटक यथार्थतामा हेर्नुहोस् पुगेर आफै देखिन् चन्द्रमामा अझै एउटा शेर बाँकी रहेछ माया भनेर मैले माया गरेर हेरेँ माया भनेर मैले माया गरेर हेरेँ सम्बन्ध रहेछ पानी जस्तो छक्कर कलाम सम्बन्ध रहेछ पानी जस्तो छक्कर कलामा देखे कसै कसैको नाटक यथार्थतामा हेरिनुहोस् पुगेर आफै देखिन् चन्द्रमामा नाटक यथार्थतामा नाटक नाटक नाटक धन्यवाद वाचन गर्दा के चाहिन्छ यसरी वाचन गर्नलाई अब मेरो स्वर भएको व्यक्ति त म हुँदै होइन अब यसमा चाहिँ रस्व दीर्घको मात्रा भएको नाटक भन्दाखेरिको कटाक्ष त्यो त्यो शैली के कसरी ल्याउने हो यो शब्द लेख्दै गर्दाखेरि कसैको नाटक प्रवृत्ति समाजहरूमा देखिन्छ नि बोल्ने एउटा वाचन गर्दा नि त्यही आउँछ गर्ने अर्को तरिका हुन्छ तिनीहरूको नाटक देख्दा त यस्तो लाग्छ कि यी कस्तो नाटकी छ यो संसार लाग्छ होइन त्यही नै हो कहाँ कहिलेबाट यसरी लाग्नुभयो मतलब छन्दमा कविताहरू लेख्नुहुन्थ्यो पहिला कि लेख्दैनथेँ मैले सुरुमा लयबाट लेख्न सुरु गरेको हुँ यति गतिको प्रयोग हुँदै मात्रामा लेख्न सुरु गरेको हुँ पछि जुन बहरले र छन्दले मलाई तान्यो त्यो लयात्मक ज्ञात्मक किसिमले पनि यसलाई चाहिँ भन्न सकिने हुँदा र जसरी अझ हजुरले वाचन गर्नुभयो त्यो लय बिना पनि वाचन गर्न दुइटै सकिने हुँदा मैले बहरतर्फ लेख्न सुरु गरेको हुँ किनभने अरू किसिमको गैर बहरमा लेखेकाहरू यसरी गुनगुनाउन सहज हुँदैन गजलमा तपाईँले अर्थशास्त्र पढ्दैबाटै गजलतिर लाग्नु भएको थियो यसो साइडमा गजल लेख्दै पनि बस्नुहुन्थ्यो अथवा सिक्दै त्यसो होइन कवित्व चाहिँ ममा थियो भन्ने कुरा म पाँच कक्षामा पढ्दै गर्दा दस वर्षको उमेरमा मैले स्कुल स्तरीय प्रतियोगितामा तेस्रो पुरस्कार हात पारेको थिएँ भनेदेखि कवित्व मसँग पहिले नै थियो बिचमा नौ दस क्लास पढ्दै गर्दाखेरि मैले सायरीहरू त्यति बेला त चलेकै हुन्छ होइन सायरी मुक्तक लेख्ने लेखेको थिएँ एघार बाह्र पढ्दै गर्दा त्यति बेला पिसिएल प्रोफेसियन्सी सर्टिफिकेट लिएर भनिन्थ्यो त्यो पढ्दै गर्दा मैले धेरै लगभग एउटा भनौँ न डेढ दुई सय पेज हुने नै बनाएको थिएँ तर मेरो विदेश बसेँ मैले पढ्ने बाहनामा पुगेको थिएँ म युरोपतिर बसेँ आठ वर्ष त्यता पुग्दा ती कता कता पुगेँ थाहा भएन म फर्केर आएपछि हो त्यो कता पुग्यो थाहा छैन फर्केर आएपछि एमफिल अध्ययन पश्चात म पिएचडी गर्ने क्रममा अलिकति बढी तनाव पनि भयो त्यस बिरुवामा अनि म फेरि मलाई मलाई चाहिँ यो साहित्यतर्फ पुनः आकर्षित भएँ हजुर सुन्द्रावतीबाट स्कुलिङ गर्नुभयो त्यसपछि तपाईँले प्रवृत्ता प्रमाणपत्र कहाँ पढ्नुभयो दार्जिलिङमा होइन म त्यहाँ गएर फेरि यहाँ दस क्लासमा पढ्दै गरेको व्यक्ति त्यहाँ त हाम्रो यो नेपाली मिडियममा पढेको हामीहरू नेपाली मिडियममा हजुर हजुर हजुर हजुर पढेका हामीहरू त्यहाँ चाहिँ इङ्ग्लिस मिडियम हुने हुनाले म आठ कक्षामा भर्ना भएँ ए उल्टो भयो हजुर आठबाट फेरि नौमा गएँ फेरि दसमा चाहिँ फेरि कालीनाग माफी सुनखानीबाट मैले एसएलसी दिएको हुँ हजुर हजुर हजुर त्यसपछि ब्याचलर चाहिँ पढ्न विदेश जानुभएको होइन म मास्टर पढ्न विदेश गएको हो ब्याचलर मैले रत्नराज्यलाई सिम क्याम्पसबाट सिद्ध्याएको हुँ ए त्यसपछि आठ नौ वर्ष उता बस्नुभयो अनि फर्कनु भयो अनि गजलको चेतना फेरि त्यसपछि हजुर सुरुवात भयो अवश्य नै कसको सङ्गत भयो पहिला फर्केपछि सङ्गत त यस्तो मैले लेख्थेँ कता कति लेख्थेँ यसो फेसबुकमा पोस्ट गर्थेँ मेरो गाउँकै गुरुको छोरा बलराम दाहाल हुनुहुन्थ्यो उहाँ अब मभन्दा छ सात वर्षै उमेरले कान्छु म त्यति चिन्दैन थिएँ दिदी त मेरो क्लासमेट हो दाइ दाइ तपाईँ त यसो लेखा देख्छु तपाईँमा यसो काव्यिक चेत छ जस्तो छ लर्न लेखौँ न भनेर सुरु गर्नुभयो त्यहाँदेखि फेरि पुनर्जागरण झस्किन थाल्यो हजुर झस्काउने एउटा बिन्दु त चाहिन्छ हो एकदम हो अब अर्को एउटा सुनाउनु डाक्टर साहब तपाईँको यो मलाई त यो वाचन चाहिँ कुन बेला आउला जस्तो पो हुन थाल्यो कुराकानी भन्दा पनि हामी आज डाक्टर प्रदीप कुमार मैनाली सोनाहामसँग छौँ नसुतेको रात उहाँको प्रकाशित पुस्तक हो भने त्योभन्दा अगाडि प्रकाशित पुस्तक तुलसीको पात गजल लेख्नुहुन्छ हुनुहुन्छ एमए एमफिल अर्थशास्त्रमा गर्नुभएको छ भने अर्थशास्त्रमै पिएचडी गर्नुभएको छ अब उहाँको अर्को गजल सुन्छौँ यो हजुर मुसम्मन मकबुजमा छ अलिक प्रेमिल छ हजुर प्रेमिल गाम्भीर्यता भन्छु मैले यसलाई झट्ट कसैले बुझि नहाल्न पनि सक्ने अवस्था हुन्छ र पारङ्गतहरूले बुझि पनि हाल्छन् म लागे गजलतर्फ हजुर छ छैन स्वर्ग के पता छ छैन स्वर्ग के पता रकम के मरेपछि छ छैन स्वर्ग के पता छ छैन स्वर्ग के पता रकम के मरेपछि यही धर हुने छ स्वर्ग सिर्जना गरेपछि छ प्यास तृप्तिको जहाँ छ प्यास तृप्तिको जहाँ जमेर बसेनु के मजा छ प्यास तृप्तिको जहाँ छ प्यास तृप्तिको जहाँ जमेर बसेनु के मजा कतै त पोखिनु छ नै घडा सबै भरेपछि कतै त पोखिनु छ नै घडा सबै भरेपछि छ छैन स्वर्ग के पता र काम के मरेपछि सँगै मजा उला भने सँगै मजा उला भने कुरी बसे किनारमा सँगै मजा उल्लभने कुरी बसे किनारमा लिएर नाउ आई छेउ सयौँ नदी तरेपछि लिएर न ऊ आई छेउ सयौँ नदी तरेपछि यही धरा हुने छ स्वर्ग सिर्जना गरेपछि भनिन् रहस्य जम्नुको भनिन् रहस्य जम्नुको हिमालले लजाउँदै भनिन् रहस्य जम्नुको भनिन् रहस्य जम्नुको हिमालले लजाउँदै सके त हो बचाउने डुबानमा परेपछि सके नहो बचाउने डुबानमा परेपछि लिएर नाउ आई छेउ सयौँ नदी तरेपछि छ छैन स्वर्ग के पता र काम के मरेपछि र काम के मरेपछि बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल पुग्छ सारा घुम्न थाले पुग्छ सारा घुम्न थाले कल्पनामा डुब्न थाले दुख्नु पर्ने भन्दा दुख्नु पर्ने भन्दा खत बनेका दुख्न थाले कल्पनामा डुब्न थाले ओठ आई मुस्कुराऊ ओठ आई मुस्कुराऊ अश्रुधारा छुट्न थाले कल्पनामा डुब्न थाले उन्नु केले फूलमाला उन्नु केले फूलमाला कोपिलामै चुड्न थाले कल्पनामा डुब्न थाले पूर्णिमाको जुन रहेछौ पूर्णिमाको जुन रहेछौ ज्वार भाटा उठ्न थाले कल्पनामा डुब्न थाले डुब्नु के हो भावनामा डुब्नु के हो भावनामा लाग्छ थाहा बुझ्न थाले कल्पनामा डुब्न थाले पुज्नुपर्ने कालीगढ हुन् पुज्नुपर्ने कालीगढ हुन् मूर्तिलाई पुज्न थाले कल्पनामा डुब्न थाले फुत्त आयो शेर एउटा फुत्त आयो शेर एउटा फ्लाउरा सब लुक्न थाले पुग्छ सारा घुम्न थाले कल्पनामा डुब्न थाले आठ शेरको यो गजल वाचन गरेर तपाईँलाई बुलुब्लममा मैले फेरि स्वागत गरेँ मैले यो गजल डाक्टर प्रदीप कुमार मैनाली सोनाहामको गजल वाचन गरेको थिएँ आजको बुलबुलमा म उहाँसँग छु कुराकानी गर्दै उहाँको गजलहरू सुन्दै उहाँका कुराकानी सुन्दैछु डाक्टर साहब तपाईँलाई फेरि स्वागत छ अघि हामीले सुनेको त्यो गजल त्यो तपाईँले एकदम वाचन गरिरहँदा चाहिँ मलाई एउटा कोही मान्छे गोठालो गएको छ अनि गोठालो गएको ठाउँमा चाहिँ नि कसैले पुरा एक्लै बसेर कहिलेकाहीँ हुन्छ नि कोही छैन अब वस्तु डुलिरहेछन् यसो भिरको माथि डाँडामा बसेर गाइरहँदाखेरिको जुन मजा आउँछ नि त्यो खालको चामिङ यो हाम्रो कमलीकान्त भेटवालको एउटा गीत छ सबैमा बाख्रा उकाली लागे भन्ने खालको त्यो लवज पनि त्यही खालको कि त्यो एउटा हाम्रो आफ्नो मौलिक लवज छ नि आफ्नो एउटा ग्रामीण लवजलाई टक्क निकालेर गाउनुभएको देख्दाखेरि म त एकदम टक्क हेरे हेरे भएँ के यो गाउने व्यक्तिको आफ्नो आफ्नो मौलिकता हुन्छ मौलिकता यस्तो हो जब गजल लेख्छु म त्यो गजलमा त मेरा अन्तर्मनका कुराहरू हुन्छन् प्रेमका कुराहरू हुन्छन् विचारका कुरा हुन्छन् समाजका विकृति र विसङ्गतिका कुरा हुन्छन् जुन मैले निखारेर ताछेर हरेक गरेर बनाएर एउटा रूप दिएको हुन्छु अनि त्यसमा म डुबेको हुन्छु हो त्यसरी डुबेर लेखेको जुन चिज हुन्छ अनि जुन त्यही चिज चाहिँ वाचन गर्दा पनि आउने हो मलाई उसको वाचन राम्रो छ भनेर दुई चार ठाउँमा गजल भन्न दिएको पनि छ अहिले त्यही सोच्दै तर मेरो उहाँ उनीहरूको गजलमा मेरो यो प्रभाव यो पन यो एक्सप्रेसन जुन देखिरहनु भएको छ सायद मेरो अनुहारमा देखेको एक्सप्रेसन भन्नुभयो होला त्यो एक्सप्रेसन आउँदैन एक्सप्रेसन भन्दा नि म आवाज म अब हामीहरू श्र यो श्रव्यमा काम गर्ने भएपछि बढी अनुहारभन्दा लवजलाई नै सुनिरहेको हुन्छौँ असाध्यै धेरै मलाई चाहिँ त्यो मलाई मात्रै तानेको कि सबैलाई तानिरहेको छ कि जस्तो अब कार्यक्रम बजेपछि प्रतिक्रिया पनि यस्तो पाइएला कस्तो भने म आफै लय निकाल्ने प्रयत्न गर्छु यहाँले लगभग सुनिएका अरू गजलहरूमा सुनिएका लवज त्यही बहरमा त्यही छन्दमा लेखिएका जुन अरू हजुरले सुन्नुहुन्छ त्योभन्दा मेरो अलिक फरक नै हुन्छ यो देखिसकेपछि घरमा बसेर होइन म कस्तो भने म गायन भएको मान्छे होइन गायन भएको मान्छे नभइसकेपछि मैले दीर्घलाई अलिक लामो तानेर रसोलाई अलिक छोटो किसिमले चाहिँ उच्चारण गर्ने गर्छु सङ्गीतको साङ्गीतिक चेतना भनेको नि यही नै हुन्छ र बहर छन्द भनेको नि यही नै हो होइन हो त्यस कारणले आफ्नै किसिमको लय निस्किन्छ जुन लयमा मैले गुनगुनाउँदा यो भनेको अब हाम्रो लोकलयमा छ नि हाम्रो तिन दुई तिन दुई तिन तिन हुनेवाला लोक छ छैन त्यसका पनि त सोह्र सत्रवटा लय छन् अरू कसैले आफ्नो लय निकाल्न सक्ला मेरा मैले वाचन गर्ने भनौँ तरनमा गुनगुनाउने गजलहरूमा चाहिँ मेरो आफ्नो मौलिकपन छ भनेर यहाँहरूले मात्र होइन अरूहरू ले पनि भन्नुहुन्छ अब एउटा मैले फेरि सुन्न तपाईँको रहर गरेँ हामी आज डाक्टर प्रदीप कुमार मैनाली सोनाहामसँग छौँ र प्रदीप कुमार मैनाली सोनाहामले हामीलाई गजल वाचन गर्दै सुनाउँदै गर्नुभएको छ र कुराकानी पनि गजल सम्बन्धी गरिरहेका छौँ सुनाउनुहोस् त डाक्टर सबरको हजुर यो मोतदारिक मुसम्मन सालिम बहरमा छ अलिकति फिलोसोफिकल अलिकति व्यङ्ग्यात्मक अलिकति प्रेमिल किनभने गजलमा त प्रत्येक शेरमा आफ्नो छुट्टा छुट्टी भाव आउने हुनाले म लागेँ गजलतर्फ हुन्छ हुन्छ हजुर हुन्न भन्थ्यो भने हुन्न भन्थ्यो भने रक्त चारले हुन्छ जीवन र के देख्छ संसारले पुग्न सक्दैन तन पुग्न सक्दैन तन बोटमा तै पनि पुग्छ मन हर कदम फुलकै प्यारले पुग्छ मन हर कदम फुलकै प्यारले हुन्छ जे बन र पो देख्छ सारले फुलकै कामना फुलकै कामना गर्दथे सर्वदा व्यर्थ शङ्का गरे छन् दुई चारले व्यर्थ शङ्का गरे छन् दुई चारले हुन्छ जी र पो देख्छ संसारले गर्नु हे एलहर के गर्नु हे एलहर के रहेछ सानो भनी रत्न भो मूल्यवान होइन कारले रत्न भो मूल्यवान होइन आकारले व्यर्थ शङ्का गरे छन् दुई चारले हट्छ नै दाग त्यो हट्छ नै दाग त्यो बाहिरी रूपको भित्र सुन दर भने हुन्न श्रृङ्गारले भित्र सुन्दर भने हुन्न श्रृङ्गारले हुन्छ जी र पो देख्छ संसारले हो धरा तल हो धरा त उही उच्च भो ऊ भने शैलको डाके गर्नु जङ्गारले जे छ अस्तित्व त्यो जे छ अस्तित्व यो फुलको नै त छ जे छ अस्तित्व यो जे छ अस्तित्व यो फुलको नै त छ फुलको के कुरा गर्दछौ झारले फुलको के कुरा गर्दछौ झारले हुन्छ जे बन र पो देख्छ सारले अन्तिम शेरमा छु रोप्नुहोस् गोड्नुहोस् रोप्नुहोस् गोड्नुहोस् केही न केही गर्नुहोस् रोप्नुहोस् गोड्नुहोस् रोप्नुहोस् गोड्नुहोस् केही न केही गर्नुहोस् नत्र लाग लाखिया भन्छ ओजाराले नत्र लाग लाखिया भन्छौ जरले फुलको के कुरा गर्दछौ झारले झारले धन्यवाद बडो मिठो रमाइलो सुनिरहँ जस्तो लाग्ने तपाईँको तपाईँसँग ठ्याक्कै यो तपाईँको शैलीको गजल लेख्नेहरू चाहिँ को को भेट्नु भएको छ समकालीन साथीहरू अहिले मैले नामै लिनु पर्दाखेर टक गुरुङ एकजना आवाज शर्मा एकजना अरूहरू चाहिँ अलिक बढी हल्ला गर्नेछन् मेरो नजरमा उहाँहरूको जति रचनाको स्तर छ हल्ला पनि कम गर्ने लेखिरहने लेखिरहने त्यही हो भनेपछि यो यत्तिकै लेखेर अघि तपाईँले तिन महिनामा पाकिने मकै र नौ महिनामा पाक्ने मकै भने जस्तै मकै त मकै स्वाद फरक हुन्छ भनेपछि अलि गहन अध्ययनमा लाग्नु पर्यो गहन अध्ययनले मात्र हुने होइन यो त साधनाले हुने कुरा हो कवित्व त भित्रै हुनु पर्यो सङ्गत र साधनाले पारङ्गत बन्नु पर्यो त पछि पछि अनि उसले आफैलाई खारिँदै गएको महसुस आफैलाई हुन जान्छ कि मैले कतिको लेखेँ भन्ने कुरो जस्तो कि तपाईँलाई अहिले आफ्नो गजल सङ्ग्रह किन लेखेँ मैले जस्तो लागिरहेको छ पहिलो गजल सङ्ग्रह त मैले लेखेकै रहन्छु मैले त गाली पनि गरिरहेको छु दुई चारजना तिमीहरूले थाहा हुँदा हुँदै मलाई किन यस्तो गजल चाहिँ उहाँ पर्यटन मन्त्रीलाई बोलाएँ चार सयजना साढे चार सयजना मान्छे हुनुभयो डेढ सयवटा किताब बिक्यो सबैले वाह वाह गरे एक डेढ वर्षपछि मान्छे चार ठाउँ दस ठाउँ मैले चाहिँ धाएर चाहिँ किताब बाँडेँ अहिले मलाई त्यो किताब कहीँ देखेँ भने थुतेर ल्याउन मन लाग्छ <laughs> लाज लाग्छ त्यति भनौँ न त्यहाँ मैले आफ्नो पहिलो गजल सङ्ग्रह पहिलो गजल सङ्ग्रह कहिले निस्क्यो भन्दा लगभग मैले त तिन चार वर्ष भयो पाँच वर्ष पाँच वर्ष भयो दोस्रो गजल सङ्ग्रह पोहोर निस्केको परार निस्केको परार निस्केको हजुर भनेपछि अब अहिले लगतै त निकाल्नुहुन्न किनभने अब मैले गजलको क्वान्टिटी हेर्दिनँ क्वालिटी हेर्छु क्वालिटी हेर्दा त्यस कारण सयवटा गजल लेख्नुभन्दा दसवटा गजल लेखौँ राम्रो गजल लेखौँ गतिलो लेखौँ गतिलो लेखौँ भन्ने कुरा हो पहिला भ्रममा रहेछ भ्रममा अरू पनि छन् कुनै साथीहरू पनि भ्रममा पर्नु भएको छ भने कमसेकम गजल लेख्नुभन्दा पहिला गजल सम्बन्धी किताबहरू आठ जनाको हेर्नुहोस् भाव के हो त्यसको चाहिँ तपाईँको बिम्ब के हो प्रतीक के हो उपमा के हो लक्षणा के हो व्यञ्जना के हो त्यो बुझ्नुहोस् अनि गजल लेख्न सुरु गर्नुहोस् अहिले गजलको माहौल ठुलो छ असी पचासी पर्सेन्ट लेखकहरू त गजलमै छन् जस्तो लाग्छ उहाँहरूले कमसेकम गजलका दुई चारजनाका किताबहरू पढ्नुहोस् नेपालमै हुनुहुन्छ गजलमै पिएचडी गरेर त तिनजना हुनुहुन्छ डाक्टर नारायण गैरी प्राध्यापक डाक्टर कृष्णहरि बराल डाक्टर घनश्याम मिनिम पाने र आवास शर्माले पनि लेख्नु भएको छ तपाईँको अरुज विज्ञान भन्ने यी किताबहरू उहाँहरूले लेखेका किताबहरू कमसेकम पढिदिनुहोस् मेरो विनम्र अनुरोध छ अनि तपाईँले गजल लेखा होइन अनि तुलना गर्नुहोस् बेकारमा यो विवाद गरेर कराएर यताउता हेर नहेर हेर्नुहोस् म यो धार सार र के के कुरा गरिनँ मेरो मेरो यो विनम्र अनुरोध मात्रै अनि अनि अनि कन्फिडेन्ट भएर अनि चाहिँ लेख्नुहोस् अनि मैले यस्तो लेखाएर छु भनेर अनि लेख्न सुरु गर्छु गफ मिठो लागिरहेको छ तर समयले गर्दा मैले छुट्याउनु पर्छ एउटा शून्य समय छ अब साहब कुन सुनाउने ठिक छ यो मैले भर्खरै लेखेको गजल हो यो गजल चाहिँ एउटा संयोग कस्तो भने एउटा शेर मैले लेखेको शेर लेखेको दुई हप्ता पछाडि एउटा हङ्गामै मचियो कुन सेयरको कारणले म चाहिँ होइन कि त्यो अरू त्यो सेयरको कुरा जस्तै जुन भाव मैले पुगेको छु त्यो चाहिँ अहिले म गजल भनिसकेपछि थाहा हुन्छ यो चाहिँ मुरक्कब मुतब्बी मनहुर मुदाइफ भरमा छ होइन लागे हजुर हजुर सुखा बगर झै भयो यो मन सुख बगर झै भयो यो मन माले भए पो मजा हुनु सुख बगर झै भयो यो मन माले भए पो मजा हुनु उनले त भन्छन् ठुलो छ दिल खाली भए पो मजा हुनु सुख बगर झै भयो यो मन भन्ने त भन्छन् यही कुरा इच्छा जहाँ छन् उपाय छन् भन्ने त भन्छन् यही कुरा यी छ जहाँ छन् उपाय छन् काँडा र मबी छ डाली भए पो मजा हुनु र म बिच फुलको डाली भए पो मजा हुनु धन्यवाद कति मिठो गरी सुनाउनु भयो एकदमै रमाइलो राम्रो यस्तै भनेको नि देखियो जोगी हुने मन थियो तर यस्तै भनेको नि देखियो जोगी हुने मन थियो तर जोगीसँगै एक कमण्डलु वाली भए पो मजा आउनु उनले त भन्छन् ठुलो छ दिल खाली भए पो मजा आउनु बडा रमाइलो रसिलो गजल आज डाक्टर प्रदीप मैनाली सुनामसँग सुनियो तपाईँले गाउनुभयो यो गजल हजुर म त वाचक भएँ वाचन गर्ने अघि पनि तपाईँले भनिरहनु भएको छ म जाँदा जाँदै अन्त्यमा यही गजल वाचन गर्छु अनुमति मागे हजुर हस् हस् त कार्यक्रममा आउनुभयो तपाईँलाई अब यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्ने डाक्टर साहब मेरो सम्पर्क number nine eight four one zero two nine five six four र इमेलमा के अरे फेसबुकमा जोडिन चाहनुहुन्छ भने अङ्ग्रेजीमा टाइप गर्नुहोस् Pradeep Kumar Mainali P R A D I P Pradeep E E P e e नभएर आइपी प्रदीप कुमार मैनाली सो नाम लेख्ने बित्तिकै मेरो बाहेक अरू आउँदैन फोन नम्बर भनिहालेँ nine eight four one zero two nine five six four nine eight four one zero two nine five six four हजुर हस् धन्यवाद तपाईँलाई हजुर मलाई पनि यहाँसम्म आएर यो कार्यक्रममा चाहिँ बोल्ने जुन मौका दिनुभयो म यो उज्यालो रेडियो नेटवर्क कार्यक्रम प्रस्तुत यहाँदेखि लगायत सम्पूर्ण टिमलाई चाहिँ हार्दिक आभार व्यक्त गर्छु धन्यवाद जाँदा जाँदै डाक्टर प्रदीप कुमार मैनाली सोनाहामको यो गजल अघि जुन उहाँले गाउनुभयो अब वाचनमा कस्तो सुनिन्छ म यो प्रस्तुति सँगै आजको उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र दिनेश निरौलासँगै म विदा हुनलाई शुभरात्रि भन्छु सुक्खा बगर झै भयो यो मन माली भए पो मजा हुनु सुक्खा बगर झै भयो यो मन माली भए पो मजा हुनु उनले त भन्छन् ठूलो छ दिल खाली भए पो मजा हुनु भन्ने त भन्छन् यही कुरा इच्छा जहाँ छन् उपाय छन् भन्ने त भन्छन् यही कुरा इच्छा जहाँ छन् उपाय छन् काँडा र मबीज फूलको डाली भए पो मजा आउनु उनले त भन्छन् ठूलो छ दिल खाली भए पो मजा आउनु यस्तै भनेको नि देखियो जोगी हुने मन थियो तर यस्तै भनेको नि देखियो जोगी हुने मन थियो तर जोगीसँगै एक कमण्डलु वाली भए पो मजा आउनु उनले त भन्छन् ठूलो छ दिल खाली भए पो मजा आउनु छन् बाध्यतामा हुनेहरू मान्छे त मान्छे भएपछि छन् बाध्यतामा हुनेहरू मान्छे त मान्छे भएपछि बाँधेर के राख्नु हात्ती ताली खाली भए पो मजा आउनु उनले त भन्छन् ठूलो छ दिल खाली भएपो मान्छे हुनु यस्तो यहाँको विकास होस् कि नागरिक विश्वका सबै यस्तो यहाँको विकास होस् कि नागरिक विश्वका सबै भन्ने गरून् जन्मजात नेपाली भए पो मजा हुनु उनले त भन्छन् ठूलो छ दिल खाली भए पो मजा हुनु छन् बाध्यतामा हुनेहरू मान्छे त मान्छे भएपछि छन् बाध्यतामा हुनेहरू मान्छे त मान्छे भएपछि बाँधेर के राख्नु हात्ती ताली भए पो मजा हुनु सुक्खा बगर चाहिँ भयो यो मन माली भए पो मजा हुनु उनले त भन्छन् ठूलो छ दिल खाली भए पो मजा हुनु बुलबुल एउटा इरानी चरा बुलबुल